अठार वर्षभन्दा मुनिकोले कान थुनेर बस्छ अठार वर्षभन्दा माथि नेपको बाटोमा लाउरेसँग परेड खेल्न आइज Left, left, left, right, left, left. हिन्दीमा बोल्छ नेपमा भिक्छ नेपाली कुकुर जब अङ्ग्रेजीमा भुक्छ तातो नछाडो तात्छ मेरो पारो खोल्छ थोतु नो निस्किन्छ शब्दको झटारो मेरो गोली जस्तो बोली सुन त क्रान्तिकारी हेरो नेपमा आयो लाउरे क्रान्तिकारी सेरो फेरो मेरो कुण्डलीको निकै अप्ठ्यारो ज्योतिषीले साढे सातको दशा भन्छ सब मेरो हरेक मङ्गलबार बिहान चढाउनु पर्ला लड्डु खल्तीले नि हट्टु पारिसक्यो मारिसक्यो गीत गाएको पैसाले आउँदैन चाबो कट्टु कसरीमा बिक्ने होला कहिलेसम्म टिक्ने खाइन पाएको स्वाग्न नदेखा धेरै मात छिक्ने भोकमरी परि बोकी खाली टोकरी खोज्दै हिँडे नोकरी पाइन मैले केही पनि खुट्टा तान्ने खुट्टाहरू टन्नै छ त्यही पनि झिपीले खन्यो नेपको बाटो नेप्चराजले खनायो अलकत्रा तातो वाइबीले चलायो त्यसमाथि गाडी गाडीको भित्र लाउरे सवारी झिपीले खन्यो नेपको बाटो नेप्चराजले खनायो अलकत्रा तातो वाइबीले चलायो त्यसमाथि गाडी गाडीको भित्र लाउरे सवारी छाडा मेरो झिब्रोमा सुन पानी छर्क बढाउँछ उत्तेजना गराउन यो सम्पर्क कलियुगको ब्रह्मचारी जति सबैलाई ब्रह्मा पारी अप्सराको वस्त उतारी काठमा राखी मस्त उफारी शब्दको भिखारी चिल्लो गाडी रन्डी राडीहरूको वा वामा राजनीतिको गन्ध छिरो नेपको हावामा अब आ आफ्नो सिमाना सबले भागलाई सिंहासन कुटीको खाँचो छैन मेरो चाकलाई जो जो मेरो टाउको माथि छ हल्लाइदिन्छु मुन्टो देखाइदिन्छु बिया बाउको नेपाली घाउको चलनमा मलम लगाउन त्यो कलम चलाउ भाउको खाए पेटी सुडोले खाँटिने छेडी भन्यो छोड्दै सुन्न टुपाक बिगिर उनको सपना थियो मलाई ठुलो बाटो बनाउने बने इन्जिनियर ने फपको बाटो बनाउने बने इन्जिनियर ने फपको बाटो बनाउने